शत्रु पसेदेखि सकभर सुरक्षित लागेन अबलालाई आफ्नै घर सुरक्षित लागेन शत्रु पसेदेखि सकभर सुरक्षित लागेन अबलालाई आफ्नै घर सुरक्षित लागेन उसले जलेका पैताला देखाएर यसो भन्यो उसले जलेका पैताला देखाएर यसो भन्यो साँच्चै आगो माथिको सफर सुरक्षित लागेन अबलालाई आफ्नै घर सुरक्षित लागेन दान पेटी चोरिएपछि यो अनुमान लगाए दान पेटी चोरिएपछि यो अनुमान लगाए मलाई मन्दिरभित्र ईश्वर सुरक्षित लागेन अबलालाई आफ्नै घर सुरक्षित लागेन जहाँ हिउँ थिए पगालेर पानी पानी बनाइनौ जहाँ हिउँ थिए पगालेर पानी पानी बनाइनौ त्यहाँ आगो जस्तो तिम्रो अधर सुरक्षित लागेन अबलालाई आफ्नै घर सुरक्षित लागेन त्यो बटुवा यसकारण रातारात भागेको हो त्यो बटुवा यसकारण रातारात भागेको हो उसलाई लुटेराको यो सहर सुरक्षित लागेन शत्रु पसे देखि सकभर सुरक्षित लागेन अबलालाई आफ्नै घर सुरक्षित लागेन दिपायल बाह्र सासमटोल डोटी घर भई हाल मुम्बई भारतमा रहनुभएका श्रोता नरेन्द्र बिहानीले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कममा इमेल मार्फत पठाउनु भएको सामग्री थियो यो लाल बहादुर शास्त्री एक ठूला समाजसेवी थिए चर्चा र लोकप्रियतामा आउन नचाहने उनको बानी बुझेका एक मित्रले उनलाई प्रश्न गरेछन् शास्त्रीजी तपाईँलाई पत्रिकामा नाम छपाउने यतिका डर किन हेर्नुहोस् ताजमहलमा दुई प्रकारका ढुङ्गा छन् एउटा सुन्दर टल्कने सिङ्गम रमरको ढुङ्गा जुन संसारले देख्छ प्रशंसा गर्छ र फोटो खिची लैजान्छ अर्को त्यो ढुङ्गा जुन ताजमहलको जगमा लगाइएको छ उसलाई न संसारले देख्छ न प्रशंसा गर्छ न त फोटो नै खिच्छ उसको जीवन सधैँ अन्धकार छ तर ताजमहल त्यही ढुङ्गाले ठड्याएको छ ढल्न दिँदैन म त्यो जगको ढुङ्गा बन्न चाहन्छु जवाफमा शास्त्रीले भने नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीको भनिन्छ भगवान शिव र सती देवीको जोडी संसारको पहिलो प्रेम जोडी हो साथै भगवान शिव एक असल पति र पिता हुनुहुन्थ्यो माया प्रेम असल पति र पिता बन्ने सवालमा हाम्रा सबै श्रोतामा प्रेरणा मिलोस् सबैलाई शिवरात्रीको मंगलमय शुभकामना आज कार्यक्रमको त्रियासी श्रृंखला कार्यक्रम शुरू गर्दैछौ यो सुमधुर गीतबाट यो मनमा 这痛。 प्रिय मालु मारेर तिम्रो माया कहाँ जानु र रुँदै मैले हारेर तिम्रो माया कहाँ जानु र प्रिय मालु मारेर तिम्रो माया कहाँ जानु र रुँदै मैले हारेर तिम्रो माया कहाँ जानु र हेर न कैद छु म तिम्रो मुटुको कोठाभित्र हेर न कैद छु म तिम्रो मुटुको कोठाभित्र असम्भव सारेर तिम्रो माया कहाँ जानु र हृदय मैले हारेर तिम्रो माया कहाँ जानु र मायालु अनायासै शङ्का किन गर्छौ तिमीले मायालु अनायासै शङ्का किन गर्छौ तिमीले कोसँग पो नारेर तिम्रो माया कहाँ जानु र हृदय मैले हारेर तिम्रो माया कहाँ जानु र तिमी मेरो मुटुको रगतमा बग्छौ होइन र तिमी मेरो मुटुको रगतमा बग्छौ होइन र त्यहाँबाट तारेर तिम्रो माया कहाँ जानु र रुँदै मैले हारेर तिम्रो माया कहाँ जानु र तिम्रो माया मैले मेरो नानीमा सजाएको छु तिम्रो माया मैले मेरो नानीमा सजाएको छु आँखाबाट झारेर तिम्रो माया कहाँ जानु र प्रिय मालु मारेर तिम्रो माया कहाँ जानु र हृदय मैले हारेर तिम्रो माया कहाँ जानु र हाल भारतको केरलामा रहनुभएका पृथ्वीपुर कैलालीका श्रोता गणेश सिंह ठकुरीले पठाउनु भएको सामग्री थियो यो यस पृथ्वीमा ठ्याक्कै तपाईँ जस्तै देखिने अरू मान्छे हुन्छ कि हुँदैन होला के तपाईँले तपाईँको जीवनकालमा कहीँ कहिल्यै भेट्नुहुन्छ होला त्यस्तो मान्छेलाई अनि जति नै व्यवस्था गर्छु भन्दा भन्दै पनि तपाईँको ध्यान खिचेरै छोड्ने तीन चिजहरू के के होलान् त्यो सामग्री राख्नेछौ एकैछिनपछि त्यो सानो गाउँको जन्मेको ठाउँको सम्झना आउँदा खोट छ खबर नपाउँदा पेटमा धानको बाला लड्कने कहिले हो तस्वीर गाउँको तस्वीर गाउँको मानले छु सम्झना आउँदा मुटुमा मेरो भक्कान फुट्छ खबर न पाउँदा खबर खुसीले आखा बर्सिन्छ होला सामुने आउँदा मुटुमा मेरो भक्कान छ खबर नपाउँदा खबर దేవసిరా భైలో దేవసీరా భైలో మదలు రడంకు गाउँमा गुन्जिदा मुटुमा मेरो भक्कान छ साथमा म त आखिर कर्मले लुटेको मान्छे लाखौँको भिडमा भाग्य फुटेको मान्छे म त आखिर कर्मले लुटेको मान्छे लाखौंको भिडमा भाग्य फुटेको मान्छे जसलाई मनमुटु सुम्पेको थिए जसलाई मनमुटु सुम्पेको थिए आज उसैको साथ छुटेको मान्छे लाखौंको भिडमा भाग्य फुटेको मान्छे मलाई जस्तै धोका नदिनु उसलाई मलाई जस्तै धोका नदिनु उसलाई उत तिम्रो सम्बन्धमा जुटेको मान्छे लाखौंको भिडमा भाग्य फुटेको मान्छे हाँस रमाऊ अब उसैको साथमा हाँस रमाऊ अब उसैको साथमा म त आखिर नाता टुटेको मान्छे लाखौंको भेडमा भाग्य फुटेको मान्छे फलोस फुलोस सधैँ तिम्रो जीवन फलोस फुलोस सधैँ तिम्रो जीवन म त केवल घरबास उठेको मान्छे लाखौंको भीड़मा भाग्य फुटेको मान्छे हरियाली छाओस् सधैँ तिम्रो त्यता हरियाली छाओस् सधैँ तिम्रो त्यता म त यता असिना पानीले चुटेको मान्छे म त आखिर कर्मले लुटेको मान्छे लाखौंको भिडमा भाग्य फुटेको मान्छे हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कममा नामदू छ दोलखा घर भई हाल मकाओमा रहनुभएका श्रोता उपेन्द्र राज उप्रेती भरतले पठाउनु भएको यसै गजलसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा एक दिन एक धनाढ्य पिताले आफ्ना छोरालाई नजिकै एक गाउँको भ्रमणमा लगे उनी आफ्नो छोरालाई देखाउन चाहन्थे कि कोही कतिसम्म गरीब हुन्छन् दुवैले एक रात एक गरीब किसानकोमा बिताए भोलिपल्ट पिताले आफ्ना छोरालाई सोधे छोरा यो सबै देखेपछि के सिक्यौ त तिमीले जवाफमा छोराले भने बुवा हामीसँग घरमा मात्र एउटा कुकुर छ उनीहरूसँग चारवटा रहेछन् घरमा हामी आफैले निर्माण गरेको सानो ताल छ उनीहरूसँग पुरै नदी रहेछ हामीसँग बत्ती छन् उनीहरूसँग ताराहरू रहेछन् हामी खाना किनेर खान्छौ उनीहरू आफै उब्जाएर खान्छन् हाम्रो सुरक्षाका लागि हामीसँग पर्खाल छन् उनीहरूसँग उनका साथीहरू रहेछन् धन्यवाद बुवा हामी कति गरिब छौं भन्ने देखाइदिनु भएकोमा लाग्दैन अब तिम्रो भनी ढाँटो कसरी आफ्नै मुटुलाई पनि माया लाग्दैन अब तिम्रो भनी ढाँटो कसरी आफ्नै मुटुलाई पनि ah, ah, ah. जति उमेर छिप्पिए नि प्रजातन्त्रको धार उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ जति उमेर छिप्पिए नि प्रजातन्त्रको धार उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ कति आए कति गए सबले आफ्नै दुनो सोझाए कति आए कति गए सबले आफ्नै धुनो सोझाए अझै पनि नेताहरूको विचार उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ हिजो ऋण साहुको थियो आज ऋण ब्याङ्कको छ हिजो ऋण साहुको थियो आज ऋण ब्याङ्कको छ नमरुन्जेल ऋणै ऋणको भार उस्तैछ वर्षहरू धेरै बिते विकासको सार उस्तै जेनतेनको कमाईले नुन भुटन खाऊ भन्दा जेनतेनको कमाईले नुन भुटन खाऊ भन्दा दिनानु दिनको महँगीको मार उस्तै वर्षहरू धेरै बिते विकासको सार उस्तै छ मनकारी मान्छे बरु गाउँमा नै होलान् मनकारी मान्छे बरु गाउँमा नै होलान् फेसन र नौटङ्की बाहेक सहर उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ लहै लहैमा द्वन्दकालमा पढाइ छुटे पनि लहै लहैमा द्वन्दकालमा पढाइ छुटे पनि स्कूल जाने पढ्ने खेल्ने रहर उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ नुन पेट्रोलको आयात यहाँ विदेशबाटै हुन्छ नुन पेट्रोलको आयात यहाँ विदेशबाटै हुन्छ नाकाबन्दी र मूल्य वृद्धिको प्रहार उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ आउला देशमा परिवर्तन भनु भने पनि आउला देशमा परिवर्तन भनु भने पनि सत्तामुखी लुछाचुडीको हाहाकार उस्तै छ जति उमेर छिप्पिए नि प्रजातन्त्रको धार उस्तै छ वर्षहरू धेरै बिते विकासको सार उस्तै छ कागते दुई धनकुटा घर भई हाल सिङ्गापुरमा रहनुभएका श्रोता कुमार श्रेष्ठले पठाउनु भएको सामग्री थियो यो कस्तो होला त्यो मन तिम्रो कहिले सारा खुसीहरू मुस्कानमा सजाउने कस्तो होला त्यो मन तिम्रो मैरी साउने कहिले सारा खुसीहरू मुस्कानमा सजाउने कस्तो होला त्यो मन तिम्रो छिनछिनमै रिसाउने तिम्रो आनी पानी अनायासै हुन्थ्यो आगो कहिले फेरि पानी चन्द्रमाले आकाशमा जे गरे सुहाउने चन्द्रमाले आकाशमा जे गरे सुहाउने कहिले खेल्ने चिति जमा कहिले धरती छुने कस्तो होला त्यो मन तिम्रो छिनछिन मैरी साउने कहिले जानी जानी नाचिने छै तर के हिँड्छौ कहिले जानी जानी कहिले आफै बोलाउँछु दो मै तानी यो जुनीमा तिमी नै हो मलाई सताउने हौ मलाई सताउने अनि फेरि तिमी नै हौ मलाई माया गर्ने कस्तो होला त्यो मन तिम्रो छिनछिन मैरी साउने कहिले सारा खुसीहरू मुस्कानमा सजाउने लात्ती खाँदै पराईलाई टेर्न भनी आए विदेश संघर्षको जीवन के हो हेर्न भनी आए विदेश लात्ती खाँदै पराईलाई टेर्न भनी आए विदेश संघर्षको जीवन के हो हेर्न भनी आए विदेश हाँसो खुसी मिलन त्यागी घृणा गर्ने आँसुलाई हाँसो खुसी मिलन त्यागी घृणा गर्ने आँसुलाई साथी बनाई अंगालोमा बेर्न भनी आए विदेश संघर्षको जीवन के हो हेर्न भनी आए विदेश हातमुख जोर्न भारी बोक्दा च्यातिएको बाको टोपी हातमुख जोर्न भारी बोक्दा च्यातिएको बाको टोपी आमाको त्यो फाट्या चोली फेर्न भनी आए विदेश सङ्घर्षको जीवन के हो हेर्न भनी आए विदेश वर्षै पिछे शून्य थपी धम्काउँदै बुढाबालाई वर्षै पिच्छे शून्य थपी धम्काउँदै बालाई जतन गर्या साहुको तमसुख हेर्न भनी आए विदेश लात्ती खाँदै पराईलाई टेर्न भनी आए विदेश संघर्षको जीवन के हो हेर्न भनी आए विदेश हाल दक्षिण कोरियामा रहनुभएका स्याङ्जा वालिङका श्रोता शालिकराम ढकालले पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा पालो केही रोचक तथ्यहरूको र यी तथ्यहरू हामीले विभिन्न वेबसाइटहरूबाट लिएका हौ तपाईँको जुत्ता पहिलो कुरा हो जुन मान्छेहरू जानेर वा नजानेर ख्याल गर्न पुग्दछन् तसर्थ राम्रो जुत्ता लगाउनुहोस् यदि तपाईँ एक दिनमा एघार भन्दा बढी बसिरहनुभयो भने पचास प्रतिशत सम्भावना छ कि तपाईँको तीन वर्षभित्र मृत्यु हुनेछ विश्वमा कम्तीमा छजना व्यक्ति यस्ता छन् जो ठ्याक्कै तपाईँ जस्तै देखिन्छन् तर तिनी मध्ये एकलाई मात्र भेट्ने तपाईँको सम्भावना मात्र नौ प्रतिशत छ सिरानी बिना सुत्नुभयो भने ढाड दुख्ने समस्या कम हुनेछ यदि तपाईँ दाहिने हात हुनुहुन्छ भने सम्भवत तपाईँ खाना पनि दायाँतिरैबाट चपाउनुहुन्छ तपाईँको उचाइ तपाईँको बुवाको उचाइ र तपाईँको तौल तपाईँको आमाको तौलबाट निर्धारण हुन्छ वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार यदि पृथ्वीबाट मौरीहरू लोप भए भने चार वर्षभित्र मानव जातिको अन्त्य हुनेछ खाना नखाई तपाईँ हप्तौं बाँच्न सक्नुहुनेछ तर निन्द्रा बिना बढीमा एघार दिनसम्म मात्रै बाँच्न सक्नुहुनेछ अल्छीपना र निष्क्रियताले त्यति नै मान्छे मर्दछन् जति धुम्रपानका कारण मर्दछन् र अन्त्यमा तीनवटा कुराहरू जुन तपाईँको दिमागले ख्याल गर्दिन भन्दा भन्दै पनि ख्याल गरिहाल्छ ती हुन् खाना आकर्षक व्यक्ति र खतरा यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि चिसापानी नेपाल डट ब्लग स्पट डट कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कम निर्माता रन्सी र प्रस्तोता प्रदीप गिरी विदा चाहन्छौ शुभरात्री एक खोला शीत खनाई मन हास्यों